ठहर मन्त्री परिषदका अध्यक्ष रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा दलहरू बीच तीव्र विवाद डिलरलाई ग्यास बिक्री गर्न बन्द गरेका उद्योगीहरू र सरकार बीचको वार्ता अझै जारी आफ्नो पार्टीले कुनै पनि स्थानमा सन्दा संकलन नगरेको एकीकृत माओवादीको प्रस्तुति चीनको जिरिन प्रान्तमा रहेको कुखुरा मुर्गा फार्ममा भएको आग मृत्यु हुनेको संख्या एक सय उन्नाइस पुग्यो पूर्वी अफगानिस्तानमा भएको आत्मघाती बम हमलामा तेह्र जनाको ज्यान गयो र थ्री स्टार र आरसिटी राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल एपीएफ र देशभक्त प्रतियोगिताबाट बाहिरिए किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्ग भाछु म त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी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 संख्याका विषयमा सहमति भएको हो चार सय एकानब्बे सदस्यीय संविधान सभा गठन बारे यस अघि नै भएको सहमतिलाई निरन्तरता दिने सहमति दलहरूबीच भए पनि थ्रेसहोल्ड र फौजदारी अभियोग लागेकालाई निर्वाचनमा उम्मेद्वार बनाउने वा नबनाउने विषयमा भने सहमति हुन नसकेको समितिका संयोजक एवं एमाले अध्यक्ष छलनाथ खनालले जानकारी दिनुभयो कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाएको छ उहाँले निष्कर्ष जो निकाल्नु भएको छ त्यो निष्कर्ष सबै बताउनु भएको छ र त्यसमाथि हामीले छलफल गर्यौँ छलफलबाट के टुङ्गोमा हामी पुग्यौँ भने संविधान सभाको जुन आकार हो त्यो आकार चाहिँ घटाउनु पर्छ चार सय एकानब्बे ठिक छ भन्ने सन्दर्भमा हामी एकमतमा पुग्यौं र त्यसभन्दा बाँकी विषयवस्तुहरूमा छलफल चल्दैछ ती विषयवस्तुहरूमा हामी चौबिस गते एघार बजे बस्छौँ र दिनभरि छलफल गरेर एउटा टुङ्गोमा पुर्याउने कोसिस गर्छ बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उच्च स्तरीय राजनैतिक समितिका सदस्य एवं मधेसी मोर्चाका अध्यक्ष विजय कुमार गसेदाले निर्वाचन कानूनका अन्य विषयमा समेत दलहरू सहमति नजिक पुगेको बताउनुभयो सहमतिको नजिक पुगिया छ त्यसकारण चाहिँ अब चौबिस गते एघार बजे फेरि उच्च स्तरीय राजनीतिक समितिको बैठक राखियो अब चौबिस गते हामी टुङ्गाउँछौँ निर्वाचन कानूनमा थ्रेसहोल्ड पर्ने र फौजदारी अभियोग लागेकालाई निर्वाचनमा सहभागी गराउन नहुने पक्षमा कंग्रेस एमाले लगायतका दलहरू छन् भने एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा त्यसको विपक्षमा रहेका छन् यसैबीच आजको बैठकले निर्वाचनको मिति तय गर्ने भनिए पनि दलहरू मितिको टुङ्गो लाग्न असफल भएका छन् आजको बैठकले पनि मितिको टुङ्गो लगाउन नसकेपछि आगामी जेठ चौविस गतेका लागि बैठक डाकिएको छ यसैबीच उच्च स्तरीय राजनैतिक समितिको बैठक बैठकमा भएको छलफल र निर्णयका बारे समितिका संयोजक एवं एमाले अध्यक्ष झलनाथ खनालले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई जानकारी गराउनु भएको छ नेपालमा आगामी मंगिरमा हुने भनिएको दोस्रो संविधान सभा निर्वाचनलाई लिएर नागरिकमा उत्साह नभएको कार्टर सेन्टरले गरेको एक अनुसन्धानले देखाएको छ अमेरिकी भूतपूर्व राष्ट्रपति जिमी कार्टर संस्थापक रहेको कार्टर सेन्टरले सरकारी तयारी र राजनैतिक सहभागिता निर्वाचनका लागि पर्याप्त नभएको निष्कर्ष समेत निकालेको छ सेन्टरले देशका विभिन्न स्थानमा निर्वाचन आयोगले गरिरहेको मतदाता नावली संकलनको पर्यवेक्षणपछि यस्तो निष्कर्ष निकालेको हो आज पोखरामा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै कार्टर सेन्टरले निर्वाचन आयोग नेपाल सरकार राजनैतिक दल र नागरिक समाजलाई संविधान सभा निर्वाचनका लागि प्रारम्भिक प्रक्रिया थाल्नु अघि पर्याप्त तयारी गर्न सुझाव पनि दिएको छ धेरैलाई नागरिकता वितरण र मत दाता शिक्षाप्रति जानकारी नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ देशैभरि नै नागरिकताको समस्याका कारण धेरै योग्य नागरिक मतदाताबाट वञ्चित हुने अवस्था आएको भन्दै सेन्टरले त्यसप्रति गम्भीर हुन आग्रह पनि गरेको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले देश विकासको बाधक एकीकृत नेकपा माओवादी भएको आरोप लगाउनु भएको छ माओवादीको विकल्प नखोजेसम्म देशले निकास नपाउने दावी गर्दै उपसभापति पौडेलले माओवादीले सर्वसत्तावादी चिन्तन नत्यागेसम्म माओवादीलाई विश्वास गर्न नहुने बताउनुभयो नेपाली कंग्रेस प्युठानले आज गरेको आमसभामा पौडेलले नेपालको राजनीतिमा माओवादी हावी भएका कारण नै देश अन्यलमा परिरहेको बताउनुभयो अबको संविधान सभामा पनि माओवादी हावी भए देश थप संकटमा पर्ने उहाँको भनाई थियो विगतमा संविधान सभाले संविधान निर्माण नगरी विघटन हुनुको मुख्य कारण माओवादीको तानाशाही प्रविधि दोषी भएको उहाँको भनाइ थियो उपसभापति पौडेलले प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनाव गराउनकै लागि सरकार प्रमुख बनाइएको भन्दै रेग्मीले जसरी भए पनि जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो रेग्मीको राजीनामाको चर्चा चलिरहेका बेला पौडेलले चुनाव सम्पन्न भएपछि स्वत रेग्मीले विदा लिने भन्दै चुनाव सम्पन्न नहुँदै रेग्मीको राजीनामा माग्न नहुने बताउनुभयो मन्त्री परिषदका मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने मागलाई लिएर पछिल्लो समय दलहरूबीच विवाद पुनः चर्किएको छ आन्दोलन र दलहरूले प्रधान न्यायाधीश पदबाट रेग्मीको राजीनामा मागिरहेका बेला कांग्रेस सभापति सुशील कोइरालाले पनि राजीनामा मागेपछि दलहरूबीच विवाद शुरू भएको हो एमालेका कतिपय नेताहरूले पनि पछिल्लो समय राजीनामाको विषयलाई जोड़तोड़का साथ उठाइरहेका छन् पछिल्लो समय उठेको राजीनामाको माग र राजीनामा दिनै पर्ने दिनै नपर्ने एकीकृत माओवादीको अडानका बीच संविधान सभा निर्वाचनको मिति घोषणाको मूल विषय भने अन्यलमा पर्दै गएको छ एक रिपोर्ट नागरिक समाज र कानून व्यवसायीहरूले प्रधान न्यायाधीशबाट राजीनामा गराएर मात्र मन्त्री परिषदको नेतृत्व दिन गरेको आग्रहलाई लत्याएका दलहरू अहिले पुनः राजीनामाको माग उठाउन थालेका छन् निर्वाचनको मिति घोषणाको तयारी भइरहँदा नेताहरू फेरि राजीनामाको विषय चर्काउन लागि परेका हुन् नेकपा एमालेका सचिव युवराज गेवाली प्रधान प्रधान न्यायाधीश प्रधानमन्त्रीज्यू अहिले सरकारको अध्यक्ष हुनुहुन्छ उहाँले प्रधानमन्त्रीबाट प्रधान न्यायाधीशको पदबाट राजीनामा दिने अरू दलहरूलाई पनि सहमतिमा ल्याउने यो सोझो बाटो हो उसो त मिति घोषणाका लागि सरकारले गरेको अलमलका कारण पनि दलहरूमा आशंका जन्मिएको हुन सक्छ यो अलमल कतै न्यायपालिका प्रमुख र कार्यपालिका प्रमुख एकै व्यक्ति हुनुको परिणाम त होइन भन्ने आशंका पनि नेताहरूमा थपिएको छ नेपाली कंग्रेसका नेता प्रकाश शरण महत अहिले प्रधान न्यायाधीश पनि फेरि फर्केर जाने व्यवस्था सहित उहाँ चाहिँ मन्त्री परिषदको अध्यक्ष बस्नु भएको छ भनेपछि त्यहाँ फर्केर जाने नैतिक स्थितिलाई उहाँले कायम गर्नु पर्यो कारण उहाँले फर्केर जाने हो भने त्यो फर्केर जाने हैसियतलाई त उहाँले चाहिँ कायम राखिराख्नु पर्यो ठूला दलहरूले राजीनामाको विषय उठाइरहँदा सरकार गठन पूर्व नै राजीनामाको पक्षमा रहेका साना दलहरूलाई पनि अहिले बल पुगेको छ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश चन्द्र लोहनी हामीहरूले सुरुदेखि के भनेको थियौँ भने हाम्रो पार्टीले कि प्रधान न्यायाधीशले कार्यकारीको अध्यक्ष हुनु मिल्दैन उहाँले राजीनामा दिएर मात्रै कार्यकारीको अध्यक्ष हुनुपर्छ भने हाम्रो पार्टी सुरुदेखि विज्ञानीले नेपालको अन्तरिम संविधानको डाइरेक्टिभ प्रिन्सिपल प्रिन्सिपल्सहरू हेर्नु तपाईँ निर्देशक सिद्धान्तहरूमा संविधानवाद संवैधानिक सन्तुलन नियन्त्रण सबै कुरा लेख्या त्यो कुराको ठिक विपरीत गएर चार दलले निर्णय गर्नुभयो त्यो गलत निर्णय गर्नु प्रधान न्यायाधीशबाट रेग्मीको राजीनामाका लागि चौतर्फी दबाव परे पनि रेग्मीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको एकीकृत माओवादी भने आफ्नो अडानबाट टस्की मस गरेको छैन रेग्मीको राजीनामा माग्नु दलहरूबीचको सहमति विपरीत हुने माओवादीका नेता वर्षामान पुनको भनाइ छ पच्चिस गुलेमै टेकेर सरकारलाई पनि सहयोग गरौँ पच्चिस गुलेमै टेकेरै चाहिँ बाँकी सबै कामहरूलाई अगाडि बढाउँ प्रधान न्यायाधीशबाट राजीनामा दिनु पर्यो भन्ने पनि असंवैधानिक कुरो संविधानमा त संविधानले के भनेको छ भने प्रधान न्यायाधीश यता कार्यकारी प्रमुख भएर चुनावी सरकारको प्रमुख पनि भनेको छ भन्दा बाहिर गएर कति पाइन्छ प्रधान न्यायाधीश रेग्मीलाई सरकार प्रमुख बनाएपछि कतिपय दलहरू र पेसागत संगठनहरू असन्तुष्ट बनेका थिए तर पनि दलका शीर्ष नेताहरूकै हटका कारण असन्तुष्टिको सुनवाई हुन सकेन तर निर्वाचनका लागि अहिले देश अघि बढ़िरहँदा पुनः राजीनामाको प्रसंग उठाउँदा यसले मिति घोषणामा पार्न सक्ने असरतर्फ दलहरूले ध्यान दिनु आवश्यक छ नेपाल नेटवर्कका लागि सिन्धु ढकाल काठमाडौँ सरकार विरूद्ध आन्दोलन गर्दै आइरहेको मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रपति डाक्टर रामवरण यादव बीच आज भेटवार्ता भएको छ भेटमा चुनावी प्रक्रिया र पछिल्लो राजनैतिक विषयमा छलफल भएको बताइएको छ भेटमा राष्ट्रपतिले सरकारको विरोध गर्न छाडेर चुनावमा सहभागी हुन उपेन्द्र यादवलाई सुझाव दिनुभएको थियो निर्वाचनबाट नै राजनैतिक निकास निस्कने भएकाले चुनावी प्रक्रियामा सहभागी हुन यादवलाई राष्ट्रपतिको सुझाव थियो जवाबमा अध्यक्ष यादवले सरकार सरकारले केही माग पूरा गरे निर्वाचनमा सहभागी हुन सकिने बताउनुभयो राष्ट्रपति यादवलाई भेट्न अध्यक्ष यादव बिहान शीतल निवास जानु भएको थियो नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले चार राजनैतिक शक्तिबीच भएको एघार बुधे सहमतिको अक्षरश पालना गर्नुको विकल्प नरहेको बताउनु भएको छ सरलाईमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेता सिंहले एक प्रतिशत थ्रेस होल्ड कायम हुनुपर्ने सहमतिबाट पछि हट्न नहुने बताउनुभयो खसेको मतको एक प्रतिशत ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था भएमा व्यक्ति पिच्छे पार्टी खोल्ने प्रवृत्ति अन्त्य हुने उहाँको तर्क छ नेकपा माओवादीले सहमति भइसक एकीकृत नेकपा माओवादीले सहमति भइसकेका बुदामा अनावश्यक बखेडा झिकेर चुनाव बिथोल्न लागि परेको महामन्त्री सिंहले आरोप लगाउनुभयो निर्वाचन आयुक्त डाक्टर रामभक्त पीबी ठाकुरले मंगिर अगाडि नै निर्वाचन गराउने अभियानमा निर्वाचन आयोग जुटेको बताउनु भएको छ उहाँले निष्पक्ष भयरहित र विश्वसनीय निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताउनुभयो आज बेरगंजमा गरिएको पत्रकार भेटघाटमा आयुक्त ठाकुरले मुलुकमा देखिएका विद्यमान समस्याको निकासका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो सरकार राजनैतिक दल र आम नागरिक सबैको चासो अहिले निर्वाचनले भएकाले तोकिएको समयमा नै निर्वाचन हुने उहाँको विश्वास छ मंगिर अघि संविधान सभा र चैत मसान्तमा स्थानीय निकायको निर्वाचन गराउने गृह कार्यमा आयोग लागि परेको उहाँको भनाइ छ राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला र प्लेसको काम छ कहाँ छ यो एक्सप्रेस हाम्रै चार पर्सा बजारको चौबिस कोटी चोक नेपाल बैङ्क अगाडि छ नि एक्सप्रेस हो डिजिटल प्रविधिबाट पाँच मिनटमा नै ब्यानर प्रिन्ट गरिने sign board hoarding board light board photo तथा ब्याज प्रिन्ट प्रमाणपत्र सम्मान पत्र प्रशंसा पत्र नाइलन छाप भिजिटिङ कार्ड लगायतका सम्पूर्ण प्रिन्टहरू गरिने document cup T shirt print लगायत फोटोकपीको सुविधा लोड सेडिङको बेलामा पनि सम्पूर्ण काम गरिने हजुर हाम्रै विश्वासिलो print express digital photo and flex print Khairahani चार पर्सा बजार चौबिस कोटी चोक एभरेस्ट ब्याङ्कको ठिक तल proprietor Rajendra Lakandri Ramesh college Lakandri mobile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 सप्लायर सेन्टर रनपाठ बकुलर चोक रेडियो अर्पण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छपन्न पाँच एकसठी आठ सय चालिस खबरमा अब बाँकी प्रसङ्ग सरकार र एलपी ग्यास उद्योगीहरू बिचको वार्ता अझै चलिरहेको छ सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै ग्यास उद्योगीहरूले आजदेखि डिलरलाई ग्यास बिक्री गर्न बन्द गरेपछि सरकारले उद्योगीहरूसँग छलफल गरिरहेको हो व्यवसायीहरूले लागत खर्च बढ़ेको भन्दै ग्यासमा कमिशन बढ़ाउनु पर्ने माग गर्दै आजदेखि डिलरलाई ग्यास बेच्न बन्द गरेका हुन् सरकार र ग्यास उद्योगी बीच चलिरहेको वार्ता सकारात्मक भएको ग्यास उद्योगीहरूले बताएका छन् उद्योगीले अहिले प्रति सिलिण्डर अठाइस रूपियाँ कमिशन पाउँदै आएकोमा दोब्बर भन्दा बेसी सन्ताउन्न रूपियाँ बयानब्बे पैसा कमिशनको माग गरेका छन् तर उद्योगीको माग पूरा गर्न नसकिने सरकारले बताउँदै आएको छ हिजो भएको वार्तामा पनि सरकारी पक्षले व्यवसायीको माग पूरा गर्न नसक्ने बताएको थियो सरकारसँगको वार्तामा आफ्ना माग सम्बोधन नभएकाले डिलरलाई ग्यास बिक्री गर्न बन्द गरिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेले बताउनुभयो एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीले कुनै पनि स्थानमा चन्दा संकलन नगरेको प्रश्न पारेको छ एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति निकालेर आफ्नो पार्टीले कही कतै पनि चन्दा नउठाएको दावी गर्नु भएको हो संविधान सभाको निर्वाचनको वातावरण बनाउन सम्पूर्ण शक्ति खर्चेर पार्टी लागि परेको बेला चन्दा आतंक मचाएको भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको सापकोटाले जिकिर गर्नुभयो चन्दा आतंक मचाएको भन्ने प्रचारको पुष्टि गर्न समेत एकीकृत माओवादीले चुनौती दिएको छ निर्वाचनलाई प्रभावित पार्नका लागि केही तत्वहरूले एकीकृत माओवादीले चन्दा आतंक मचाएको भनेर प्रचार गरेको उहाँले जिकिर गर्नुभयो एकीकृत नेकपा माओवादीको युवा संगठन यङ कम्युनिष्ट लीग वाइसिएलले तत्काल चुनावको मिति तोक्नुपर्ने लगायतका मागहरू राख्दै सरकारको ध्यानकर्षण गराएको छ वाइसएलले संविधान सभा चुनावको पहिलो एन अनुसार नै संविधान सभाको दोस्रो चुनाव गराउन समेत सरकारसँग माग गरेको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीलाई सिंहदरबारमा आज ज्ञापन पत्र बुझाउँदै वाइसएलले चुनावको मिति चाँडै तोक्न समानुपातिक प्रतिनिधित्वलाई व्यवस्थित र सुनिश्चित गर्न र युवा सहभागितालाई प्राथमिकता दिन माग गरेको छ अब हुने सभा चुनावमा दलित समुदायलाई उपयुक्त स्थान दिन सरोकारवालाहरूले माग गरेका छन् दलित समुदायको उचित प्रतिनिधित्व भए मात्र दलितका सवालले संविधानमा स्थान पाउने उनीहरूको भनाई थियो राजधानीमा आज गरिएको एक कार्यक्रममा राज्य पुनर्संरचना आयोगका पूर्व संयोजक डाक्टर मदन परियारले आगामी संविधान सभा निर्वाचनमा दलित समुदायका लागि निश्चित निश्चित प्रतिशत कोटा निर्धारण गर्नुपर्ने बताउनुभयो मधेसका डोम समुदायको बदलिदो जीवनशैलीका बारे यलिसा सुवाल र फोला पासवानले लेख्नु भएको पुस्तक विमोचनमा विश्लेषक तुला नारायण शाहले मधेसी दलितको अवस्था नाजुक रहेको भन्दै दलित उत्थानका लागि शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा राज्यले लगानी गर्नुपर्ने बताउनुभयो कमलहरी हत्या र कमलहरीमाथि भइरहेको यौन शोषणको छानबिन गर्न माग गर्दै राजधानी केन्द्रित आन्दोलनमा रहेका कमलहरीहरूले आज पनि आन्दोलनका कार्यक्रम जारी राखेका छन् हिजोको आन्दोलनमा प्रहरीको दमनबाट अधिकांश कमलहरी घाइते भएपछि आज सिंहदरबार घेराउ स्थगन गरी शान्ति वाटिकामा उनीहरूले अनसन जारी राखेका हुन् सिंहदरबारको ढोकामा धरना दिन पुगेका कमलहरी आन्दोलनकारीलाई प्रहरीले दमन गर्दा हिजो पच्चीस जना घाइते भएका थिए प्रहरीको कुटाईबाट बेहोस भएका पाँच जनाको अहिले माइती घरमा रहेको रहेको अन्नपूर्ण नेउरो अस्पतालमा उपचार भइरहेको छ राजधानी बाहेक कमलहरीहरूले दाङ बाँके बर्दिया लगायतका जिल्लामा आन्दोलन गरिरहेका छन् माथिल्लो त्रिशुली त्रिए जलविद्युत परियोजनाको क्षमता बढ़ाउने सरकारको निर्णय विरूद्ध विद्युत प्राधिकरणका कर्मचारीले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् कर्मचारीले आज कार्यालय परिषदमा नारा जुलुस गरेका थिए भने प्राधिकरणमा प्राधिकरणका गाड़ी चल्न दिएका थिएनन् सरकारले आयोजनाको क्षमता बढ़ाउने निर्णय गरेर अरबौं रूपियाँ डुबाउन लागेको भन्दै विरोधमा उत्रिएको कर्मचारीहरूको भनाइ छ गत शुक्रबार विद्युत प्राधिकरण संचालक समितिले आयोजनाको क्षमता साठी मेगावाटबाट बढ़ाएर नब्बे मेगावाट बनाउने निर्णय गरेको थियो लामो समयदेखि तलब नदिएको भन्दै राजधानीको दरबार मार्गमा रहेको रेडियो रियाजका कर्मचारीहरू आन्दोलित बनेका छनृ चार महिना यता तलब नपाएको भन्दै उनीहरूले कार्यकारी अधिकृत र लेखा प्रमुखलाई आज कार्यकक्ष हुनेका छन् आन्दोलनरत कर्मचारीहरूले एकमुष्ट तलब पाउनुपर्ने मागसहित कर कार्यकारी अधिकृत र लेखा प्रमुखलाई दरबार मार्ग स्थित कार्यालयमै उनीहरूले थुनेका हुन् तलबका लागि पटक पटक आग्रह गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको पत्रकार कर्मचारीहरूको गुनासो छ यसैबीच रेडियो रियाजका पत्रकार र कर्मचारीहरूलाई तत्काल तलब उपलब्ध गराउन प्रेस युनियनले जोरदार माग गरेको छ आज एक विज्ञप्ति जारी गर्दै युनियनका महासचिव शिव लम्सालले श्रम ऐन अनुसार तत्काल पारिश्रमिक उपलब्ध गराउन माग गर्नु भएको हो सर्वोच्च शिखर सगरमाथा नेपालका साथै विश्वकै पर्यटकका लागि एक साहसिक एवं उत्कृष्ट गन्तव्य स्थल भएको विदेशी आरोहीहरूले बताएका छन् सगरमाथा हिरक महोत्सवको अवसरमा आधार शिविर नाम्चेमा गरिएको तेन्जिङ हिलारी एभरेस्ट म्याराथन प्रतियोगिताको समापनमा सहभागी विदेशी आरोहीहरूको सम्मानमा आज राजधानीमा गरिएको कार्यक्रममा उनीहरूले नेपाल उत्कृष्ट गन्तव्य स्थल भएको बताएका हुन् कार्यक्रममा सगरमाथाका पहिलो आरोही एडमण्ड हिलारीकी नातिनी एमिलिया हिलारी ले सगरमाथाको महत्व र आकर्षक भावी पुस्ताका लागि जोगाइराख्नुपर्ने धारणा राख्नु भएको थियो आरोहीहरूले नेपालको हिमालय जलवायु परिवर्तनको नकारात्मक असरबाट संरक्षण गर्नुपर्ने र पर्वतीय पर्यटन विकासका लागि यसको सक्दो उपयोग गर्नुपर्ने सुझाव दिएका थिए चितवनको कुमजोर गाउँ विकास समितिलाई दशक देशकै पहिलो नमूना गोबर ग्यास गाउँ विकास समिति घोषणा गरिएको छ गाविसका अस्सी प्रतिशत घरमा गोबर ग्यास निर्माण भइसकेकाले कुमजोरलाई गोबर ग्यास नमूना गाउँ विकास समिति घोषणा गरिएको हो अधिकांश घरहरूमा गोबर ग्यास जडानपछि वातावरण सन्तुलन र वन वन्य जन्तु संरक्षणमा सहयोग पुगेको छ भने खाना पकाउनका लागि दाउरा प्रयोग गर्दा हुने धुवाबाट महिलाहरूको स्वास्थ्य पनि सुरक्षित भएको छ रेडियो अर्पण चितवनबाट सहकर्मी ध्रुवराज खनालले पठाएको रिपोर्ट हाम्रो जङ्गल टोकिरहेको छ अहिले दाउरा उसीको मान्छेहरू लिएर आएको छैन महिलाहरूको पनि सुविस्ता भइरहेछ आगोमा बस्नु परेको छैन भात तरकारी पकाउन पुगिरहेछ ग्यास र जङ्गल पनि अब पहिला भन्दा धेरै बजेट भइसकेको छ पहिला भन्दा अब अहिले धेरै बजेट भइरहेका छन् जङ्गलहरू कुम्रुज चारकी अस्मिता चौधरी मात्र होइन कुम्रुज गाविसका असी प्रतिशत मानिसहरू गोबर ग्यास निर्माण भएपछि दाउराकै लागि जंगल धाउनु पर्ने बाध्यता हटेको छ भने महिलाहरूको स्वास्थ्य पनि स्वस्थ छ एक हजार सात सय पचास घरधुरी रहेको कुमरुज गाविसमा एक हजार तीन सय चौरात्तर घरमा गोबर ग्यास निर्माण भइसकेको र बाँकी घरधुरीमा निर्माण कार्य जारी छ गोबर ग्यास प्लान्ट नबन्दा कुमरुजमा वार्षिक तीन हजार चार सय पैंतिस टन दाउरा खपत हुने र गाविसका साठी प्रतिशत जनता दाउरा खोज्न जंगल जाने गरेका थिए गोबर ग्यास प्लान्ट निर्माण भएपछि संरक्षणको क्षेत्रमा पनि फाइदा पुगेको छ गोबर ग्यास प्लान्ट निर्माणले दाउरा लिन जंगल जानुपर्ने बाध्यता हटेको र त्यसबाट बचेको समय अन्य काममा खर्च गर्न पाउने भएकाले यसको बहुआयामिक फाइदा रहेको वन विभागका महानिर्देशक विश्वनाथ ओलीको बुझाइ छ जैविक विविधता संरक्षण र मानव वनजन्तु द्वन्दमा कमी आउने र मानव स्वास्थ्यमा यसले अनुकूल प्रभाव पार्ने र दाउरा सङ्कलन गर्नको लागि जानुपर्ने समय बचत हुने र त्यो समयलाई हामीले अरू उत्पादनशील क्षेत्रमा लगाउन सक्ने हिसाबले यसको बहुआयामिक महत्व छ भन्ने कुरामा मेरो पनि सोच रहेको छ कुम्रुसका सबै घरधुरीमा गोबर ग्यास प्लान्ट प्लान्ट निर्माण गर्ने अभियानले अहिले कुम्रोज गाविस देशकै पहिलो नमुना गोबर ग्यास गाविस बनेको छ दुई हजार पैसठी सालबाट गाविसमा गोबर ग्यास प्लान्ट निर्माण गर्न शुरू गरेका कुम्रोजवासी करिब पाँच वर्षपछि यो अभियानमा सफल भएका छन् बढ्दो शहरीकरण र वातावरणीय असन्तुलनबाट सिर्जित समस्याले विश्वको ध्यान तानिरहेको अवस्थामा वातावरण सन्तुलन नबिग्रने गरी वातावरण सुधारमा कुम्रोजवासीले देखाएको बाटो अन्य समुदायको लागि पनि पथ प्रदर्शक हुने वन तथा भू संरक्षण मन्त्री टेक बहादुर थापा घरतीको विश्वास छ र वातावरणीय असन्तुलनबाट सृजित समस्याले आज विश्वका ध्यान तानिरहेको अवस्थामा वातावरणीय सन्तुलन नबिग्रिने गरी मानवीय आवश्यकतालाई सम्बोधन गर्न विश्वमा कृत्रिम र जटिल तरिकाहरूबारे छलफल भइरहेका छन् तर आफ्नो तहबाट वातावरणीय सुधारमा यस कुमरोज गाविसका बासिन्दाले देखाएको बाटो आफैमा प्रशंसनीय छ यस्तै खालका अरू समुदायहरूका लागि समेत यो नमुना कार्य गोबर ग्यास प्लान्टले मानव स्वास्थ्य आर्थिक वन तथा वन्यजन्तु संरक्षण र वातावरण सुधारमा मद्दत पुगेको छ नै यसै गरी नै कुमरोजवासीले शुरू गरेको अभियानको सिको गर्दै हातमा हात मिलाएर अघि बढे वन्यजन्तु तथा वातावरण संरक्षण सँगै आम नेपालीलाई पनि फाइदा पुग्ने थियो राष्ट्रिय खबरमा अब खबर छोटकरीमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेलाई कार्यवाहीको माग गर्दै आह्वान गरेको दोलखा जिल्ला बन्द नेपाली कांग्रेसले फिर्ता लिएको छ माओवादीले बन्द फिर्ता नलिए वार्तामा नबस्ने बताएपछि कांग्रेसले बन्द फिर्ता लिएको हो हिजो वाइसएलका कार्यकर्ताले आफ्ना कार्यकर्ता तथा तरूण युवा समन्वय समितिका संयोजक सानु शेर्पालाई कुटपिट गरी घाइते बनाएको भन्दै दोषीमाथि कार्यवाहीको माग गर्दै कांग्रेसले अनिश्चितकालीन दोलखा बन्दको घोषणा गरेको थियो गर्मी भएर पौडी खेल्न त्रिशुली नदीमा गएका दुईजनालाई खोलाले बगाएर बेपत्ता भएका छन् एकै परिवारका दिदी भाइलाई खोलाले बगाएर बेपत्ता भएका हुन् गोठालो गएका दुवैजना गर्मी छल्न पौडी खेल्न नदीमा पसेको बेला नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् नदीमा बेपत्ता भएको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 रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भरपर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनु गर्नुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ अब विदेशको खबर चीनको उत्तर पूर्वी जेलिन प्रान्तमा रहेको एक कुखुरा फार्ममा भएको आगलागीमा मृत्यु हुनेको संख्या एक सय उन्नाइस पुगेको छ आगलागी हुँदा तीन सय मजदूर फार्मभित्र रहेका थिए तीमध्ये एक सय जनाले भागेर ज्यान जोगाएका थिए भने केही मजदूरहरूको घाइते अवस्थामा उद्धार गरिएको बीबीसी अनलाइनले जनाएको छ घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ आगलागी भएको फर्ममा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने बताइएको छ लागेको कारणबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले जनाएका छन् फार्मको भौतिक संरचना र असहज परिस्थितिका कारण अधिकांश कामदारहरू भाग्न नसकेको अधिकारीहरूले बताएका छन् पूर्वी अफगानिस्तानमा भएको आत्मघाती बम हमलामा दसजना बालबालिका सहित तेह्रजनाको मृत्यु भएको छ सुरक्षाकर्मीहरूलाई निशाना बनाई गरिएको विस्फोटमा दुई सैनिक र एकजना प्रहरीको समेत मृत्यु भएको बीबीसी अनलाइनले उल्लेख गरेको छ विस्फोटमा अन्य बीसजना घाइते भएका छन् विद्यालयको खाजा खाने समयमा विस्फोट भएकाले विद्यार्थीहरू विस्फोटमा परेको बीबीसी अनलाइनले जनाएको छ घाइते हुनेहरूमा अधिकांश बाह्र वर्ष मुनिका बाल रहेका छन् oh, you. अब खेल खबर राष्ट्रिय लीग विजेता थ्री स्टार समूह बी को विजेता बन्दै राजधानीमा जारी गोर्खा कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एफएफलाई दुई एक गोल अन्तरले हराउँदै समूह विजेताको रूपमा थ्री स्टारले अन्तिम आठमा स्थान बनाएको हो खेलको नौ मिनटमा गणेश लावतीको गोलबाट एफएफले अग्रता लिए पनि उनासीौं मिनटमा थ्री स्टारका विजय गुरूङले बराबरी गोल फर्काएका थिए खेलको चौरासी मिनटमा पुनः थ्री स्टारका डोडोसले अर्को गोल गर्दै अग्रता दोब्बर बनाएपछि थ्री स्टारको जित सुनिश्चित बनेको थियो थ्री स्टारको जितसँगै पहिलो खेलमा देशभक्तलाई पराजित गरेको रानी पोखरी कर्ण टीम पनि अन्तिम आठमा पर्न सफल भएको छ दशरथ रंगशालामा नै भएको खेलमा आरसीटीले देशभक्त क्लबलाई पाँच शून्यको फराकिलो अन्तले पराजित गर्दै क्वार्टर फाइनल प्रवेशको सम्भावना बलियो बनाएको थियो हारसँगै सशस्त्र प्रहरीको एपीएफ र देशभक्त क्लब प्रतियोगिताबाट बाहिरिएका छनृ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक संविधान सभा सदस्य संख्या चार सय एकानब्बे नै बनाउन प्रमुख दलहरू सहमत थ्रेसहोल्ड लगायतका विषयमा विवाद कायमै आज पनि निर्वाचनको मिति टुङ्गो लगाउन दलहरू असफल आगामी मंगिरमा हुने भनिएको निर्वाचन प्रति नागरिकमा उत्साह नभएको कार्टर सेन्टरको ठहर मन्त्री परिषदका अध्यक्ष रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा दलहरू बीच तीव्र विवाद डिलरलाई ग्यास बिक्री गर्न बन्द गरेका उद्योगीहरू र सरकार बीचको वार्ता अझै जारी आफ्नो पार्टीले कुनै पनि स्थानमा चन्दा संकलन नगरेको एकीकृत माओवादीको प्रस्तुति चीनको जिलिन प्रान्तमा रहेको कुखुरा फार्ममा भएको आगलागीमा मृत्यु हुनेको संख्या एक पुग्यो पूर्वी अफगानिस्तानमा भएको आत्मघाती बम हमलामा तेह्र जनाको ज्यान गयो र थ्री स्टार र आरसिटी राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल एफएफ र देशभक्त प्रतियोगिताबाट बाहिरिए नेपाल नेपालवाणी नेटवर्कको राति आठ बजेको राष्ट्रिय खबर सकियो भोलि बिहान साढे पाँच बजे प्रभातवाणी लिएर पुनः उपस्थित हुनेछौ अहिलेलाई प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र धीरज बस्नेत विदा भयौ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट एसिया एक कप चिया ल्याउ त